कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीप र यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा आज अजर अमर गीतहरूको एक सय एकौं श्रृंखला यो श्रृंखलाको शुरूआत गर्दछौ श्रद्धेय गीतकार डाक्टर एसके पहाड़ी अर्थात सच्य कुमार पहाड़ीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले नै रच्नु भएको यो गीत नातिकाजीको संगीत र तारादेवीको स्वर कविता आध्यात्मिक चिन्तन र लेखनमा सम्बद्ध चिकित्सक सचे कुमार पहाड़ी हाम्रा बीच रहनु भएन जनकवि केशरी धर्मराज थापा निधन भएको समयभन्दा केही अघिदेखि नै डाक्टर पहाड़ी अस्वस्थ थिए र उनको इच्छा मुताबिक उनलाई नारायणी नदीको किनारमा गएर बस्न मन थियो त्यस्तो पनि व्यवस्था गरियो तर पनि उनको स्वास्थ्यले साथ दिएन डाक्टर छोरालाई पर्ख्युन्जेल हिजो उहाँको गोकर्णमा सम्पूर्ण अन्तिम काजक्रिया सकियो डाक्टर सचिव कुमार पहाड़ीको नेपाली चिकित्सा क्षेत्रमा आफ्नै योगदान छ भने छयालिस सालको आन्दोलनमा पनि महत्वपूर्ण भूमिका छ र गीति साहित्यमा र आध्यात्मिक चिन्तन र श्याम चेतन बाबा उनका एक प्रणय आदर्श गुरूका सम्बन्धमा पनि उनका लिखित कृतिहरू जगजाहेर छन् उनका भाइ चर्चित अभिनेता द्वारिका पहाड़ी जसलाई चलचित्रमा टीका पहाड़ीका नामबाट चिनिन्छ बलिउडका चर्चित अभिनेता नसुद्दिन शाह शबना आजमी फारूक शेखका समकालीन अभिनेता टीका पहाड़ी उनका भाइ हुन् भने गौरव पहाड़ी जो अहिलेका चलचित्रका नायक उनका भतिजा हुन् र यो पहाड़ी परिवारको सम्पूर्ण परिवारलाई यो शोक सन्तप्त परिवारलाई परमपिता परमेश्वरले शक्ति दिउन् भन्ने प्रार्थना गर्दै तारादेवीको स्वरको यो गीत श्रद्धाञ्जली स्वरूप अर्पण गर्दै अब हामी आजको विशेष अंकमा प्रवेश गर्दैछौ नेपाली गीत संगीत आकाशमा धेरै कलाकारहरू रंगमंचमा गीत गाएर आएका छन् वा रंगमंचको गायनबाट तिनको जीवन शुरू भएको छ रविन्द्र शर्माले गाएको तिमी त्यसै लजायो म उसै धकाए राम थापाको संगीत र दिनेश अधिकारीको शब्दको गीत गाएर नै अस्कल नाइटमा आजका चर्चित भिडियोग्राफर भूषण दाहाल गायकका रूपमा मंचमा आएका थिए भने रोबिन शर्मा स्वयं पनि रंगमंचमा अशिष मल्लद्वारा निर्देशित मुर्दाबादमा उठेका हातहरू नाटकबाट अभिनेताका रूपमा आएका थिए र अहिले गायकका रूपमा चर्चित छन् समाचार भाषाका रूपमा चर्चित छन् हिजो उनको रूमानी बतास नामको एल्बम पुष्कर पराजुलीको रचना र शरद सिन्हाको संगीतमा काठमाण्डुमा विमोचन भयो रविन शर्मा बाहेक धेरै गायकहरू कलाकारहरू गायनमा आबद्ध भएर मनसँग जोडेर आएका छन् चाहे बच्चु कृष्ण ज्वाला वा मास्टर रतनदास प्रकाश वा जगत मर्दन थापा वा योगेश वैद्य वा दीप श्रेष्ठ यी धेरैले मञ्चबाट आफ्नो गायन शुरू गरेर नाटकमा आफ्नो पार्श्व स्वर पनि दिएका छन् तर नेपाली रंगमञ्चको इतिहासमा भारतको पहाड़ी राज्य दार्जीलिङबाट लेखन र निर्देशन गरेर तयार पारिएको नाटक अनि देउराली रुन्सलले यस्तो क्रान्ति ल्यायो त्यस नाटकका सबै गीतहरू लोकप्रिय भए त्यस नाटकका सबै पात्रहरू चर्चित भए जसरी शोलेका गब्बर सिंह रामगढ़ बसन्ती धन्नो जय बीरू प्रसिद्ध भए जस्तै अनि देउराली रुन्सलका जिमिन्दार बा जिमवाल बाजे अमर मैना यी सबै पात्रहरू चर्चित छन् भने पार्श्व गायक कुमार सुब्बा र त्यसै गरी संगीतकार कर्मयोञ्जन गीतकार मनबहादुर मुखिया र मीरा राणाको स्वर पनि त्यो नाटकबाट चर्चित भएको थियो सारङ्गीको तारले मेरो मनको गीत गाउँछ वा हे फूल चोडेर लाने हो देउरालीका ठिटी हो नकल पार्नु पर्दैन यी गीतहरूले अनि देउराली रुन्छलाई सफल र सार्थक बनाएको थियो तर त्यही नाटकको मञ्चनले तीसको दशकमा नेपाली रंगमंचमा ठूलो क्रान्ति ल्याएको थियो र नाटकमा गीत हुनुपर्छ भन्ने मान्यता त्यस नाटकबाट प्रबल भएको थियो त्यही ऐतिहासिक नाटकबाट मनबहादुर मुखियाको शब्द कर्मयुञ्जनको संगीत कुमार सुब्बाको स्वरमा सारण तारले मेरो मनको गीत गाउँछ लेखदेखि बेसीसम्म गाइने मित लाउँछ राजै गाइने मित लाउँछ सारङ्गीको तारले मेरो मनको गीत गाउँछ लेखदेखि बेसीसम्म गाइने मित लाउँछ राजै गाइने मित लाउँछ मेरो सुरमा मेरै गाउँ र बस्तीको कथा सुनाइ हिँड्छु लडाई र पिरतीको कथा मेरै सुरमा मेरै गाउँ र बस्तीको कथा सुनाइ हिँड्छु लडाई र पिरतीको कथा फुल रोए सीत हुन्छ मैले रोए गीत सारङ्गीको धुन मात्रै गाइने त राजै गाइने जित सारङ्गीको तारले मेरो मनको गीत गाउँछ लेखदेखि बेसीसम्म गाइने मित लाउँछ राजै गाइने मित लाउँछ रानी बनको डफे मुनालसँग झुली हिँड्छु पहाडको रन बन डुली डुली हिँड्छु रानी बनको डफे मुनालसँग झुली हिँड्छु पहाडको रन बन डुली डुली हिँड्छु सारङ्गीमा गाउँदै हिँड्दा मलाई माग्ने भन्छ आफ्नै दाजु मलाई नचिने झै गर्छ राजै नचिने झै गर्छ सारङ्गीको र पिरतीको कथा भन्दै हिँड्छु मनबहादुर मुखियाको शब्द कर्मयञ्जनको संगीतमा कुमार सुब्बाको स्वर मनबहादुर मुखियाका बारेमा श्री श्रेष्ठ लेख्नुहुन्छ मेरा प्रिय शिक्षक भनेर मनबहादुर मुखियालाई उहाँले सम्बोधन गर्नुभएको छ हाम्रो फेसबुकमा त्यसै गरिकन दिनेश रावत र अन्य साथीहरूले पनि आजको अजर अमर गीतहरूको एक सय एकौं श्रृंखलाका बारेमा टिप्पणी गर्नुभएको छ भने सुभाष ढुङ्गेलजी लेख्नुहुन्छ दाई नमस्ते hoping to listen some songs from Muna Madan Malati Mangali अनि देउराली रुन्छ भनेर लेख्नुभएको छ टिका छेत्रीजीले पनि मुना मदन नारायण गोपाल वा देवकोटाका बारेमा व्यग्रतापूर्वक प्रतीक्षा गरेको जनाउनु भएको छ श्री श्रेष्ठले मनबहादुर मुखियाका बारेमा my beloved teacher Mukhiya sir भनेर लेख्नु भएको छ मनबहादुर मुखियाको पुर्ख्यौली थलो दोलखा चरीकोट थियो भने चरीकोटबाट दार्जीलिङ पसेका मान्छेहरूलाई वा दार्जीलिङ सिक्किम पसेका मान्छेहरूलाई जसलाई पनि त्यहाँ कसैले भारी बोक्यो भने वा कसैले भारी बोक्ने काम भरियाको काम गर्यो भने त्यहाँ चरीकोटे भन्ने चलन छ र त्यहाँ भरिया बोक्नेलाई भरिया दाई वा भरिया बोक्ने दाई नभनिकन चरीकोटे दाई वा नामले दाई भन्ने चलन छ मनबहादुर मुखिया आफ्नो जन्मथलोबाट दार्जीलिङ गएपछि पहिलोपटक नेपाल आए आफ्ना गुरू अगमसिंह गिरीसँग भारतको भैरवपुर भएर नेपालगंजको प्रवेशद्वारबाट पसेर जति बेला नेपालमा उनी एउटा निबन्ध प्रतियोगितामा भाग लिन आएका थिए अब मनबहादुर मुखिया शिक्षण पेशा अप्नाउँदै काठमाण्डुमै आबद्ध भएर अहिले गौरीघाट निवासी भएका छन् उनकी पत्नी निना प्रधान जो अनित देउराली रुन्चामा अभिनेत्रीका रूपमा सम्बद्ध हुनुहुन्थ्यो उनी पनि अहिले साथमै छिन् र मनबहादुर मुखियाको साहित्यिक जीवन अलि सुस्त भए पनि चलचित्रमा र गीत लेखनमा सक्रिय नै देखिन्छन् अनि देउराली रुन्छ क्रसमा टाङ्गिएको जिन्दगी फेरि इतिहास दोहोरिन्छ वा हराएका क्षितिजहरू जस्ता कालजयी नाटकहरू मार्फत मनबहादुर मुखियाले नेपाली रंगमंचलाई धेरै राम्रा कलाकारहरू दिए तर अनित देउराली रुन्छको प्रेरणाले गर्दा त्यति बेलाको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान स्वयं पनि त्यस्तै शैलीको नाटक गर्न प्रेरित भयो र त्यति बेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट सत्यमोहन जोशीको लेखन प्रचण्ड मल्लको निर्देशनमा र हरिहर शर्माको निर्देशनमा तीन नाटकहरू मञ्चित भए जब घाम लाग्छ फर्केर हेर्दा सपनाबाट बिउजेपछि यी तीनै नाटक मञ्चन भएर त्यो नाटकले कमाएको पैसाले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपति चढ्ने भ्यान समेत किनिएको थियो त्यति बेला र यो कमाई नाटकबाटै भएको थियो तर अहिले नेपाल प्रज्ञा प्रतिष्ठानले नाटकलाई हेला गरेर नाटक गर्न छोडेको छ त्यही स्कूलको वार्षिक उत्सव बैंकको साधारण सभा अनि विभिन्न स्कूलका प्यारेन्ट्स डे मनाएर प्रज्ञा प्रतिष्ठानले आफूलाई धानिरहेको दुखद र निन्दक अवस्था छ अहिले तर त्यो प्रज्ञा प्रतिष्ठानले त्यति बेला गरेको नाटक फर्केर हेर्दाको गीत विज्ञापनमा मात्र बज्दा पनि मान्छे मञ्चमा झुमिन्थे हल भरिन्थ्यो र नाटकको टिकट बुकिङ हुन्थ्यो त्यही नाटकबाट सत्यमोहन जोशीको शब्द अम्बर गुरूङको संगीत र फतेमानको स्वरमा फर्केर हेर्दाको यो पार्श्व गीत करके रहेदा जे देखो तीनी क्यों पूरा ना बिरसा कार है the शक्तिमान राज भण्डारी आफै नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा गायकका रूपमा सम्बद्ध हुँदा यो मञ्चन भएको सत्यमोहन जोशीको कालजयी नाटक फर्केर हेर्दाको यो गीतबाट हामीले कार्यक्रमलाई सांगीतिक बनायौं सत्यमोहन जोशीको घर ललितपुरको बखुम बहालमा पर्छ बखुम बहालमा उनको घरको दलानबाट एउटा नेपालको प्रसिद्ध सांस्कृतिक समूहको न्वारन र प्रदर्शन शुरू भएको थियो त्यो समूहको नाम हो भैरव नृत्य दल नेपालको पहिलो सांस्कृतिक समूह भैरव नृत्य दल जसका धेरै कलाकारहरू त्यति बेला चीन भ्रमणमा जाँदा चीनका तत्कालीन नेता माओ तेस्टुङसँग पनि भेटघाट गरेर आएका थिए र भैरव नृत्य दलका संस्थापक भैरव बहादुर थापा जो अझै पनि सक्रिय हुनुहुन्छ र बहादुर थापालाई उनको टोल कमल पोखरीको चार बुर्जामा केटी बिगार्न आँटे भनेर रंगमंच वा नाटक गर्न नदिएपछि उनको संस्थाको शुभारम्भ उनले सत्यमोहन जोशीको बखुम्बाल घरको दलानबाट शुरू गरेका थिए र भैरबहादुर थापाको त्यो भैरव नृत्य दलबाट धेरै कलाकार जन्मिए विमला श्रेष्ठ गंगा राणा कुमार बस्नेत राम थापा जयनन्द लामा हरिवंश आचार्य लगायत धेरै कलाकार जन्मिए र भैरबहादुर थापाका दुई छोरा जो अहिले संगीत संयोजकका रूपमा आबद्ध छन् महाराज थापा र सम्राट थापा भैरबहादुर थापाले शाही नेपाल चलचित्र संस्थानबाट बनेको पहिलो फिल्म मनको बाँधमा नृत्य निर्देशकका रूपमा पनि काम गरेका थिए हिँड्दा हिँड्दै बनेका तस्विरहरू उनको अत्यन्त संग्रहणीय निबन्ध संग्रह हो भने उनी शंकर लामिछानेद्वारा गठन गरिएको एउटा क्वाँच मण्डली भन्ने जलपान गर्ने रक्सी खाने टोलीका एक सक्रिय सदस्य थिए क्वाँच मण्डलीमा शंकर लामी छाने उत्तम नेपाली तुलसीनाथ ढुङ्गेल त्यसै गरिकन अर्का निबन्धकार पनि आबद्ध हुनुहुन्थ्यो र यो समूह विशेष गरेर त्यति बेला उत्तम नेपालीले खोलेको एउटा रेस्टुरेन्ट जुन रेस्टुरेन्टमा केवल कलाकारहरू गीतकारहरू साहित्यकारहरू मात्र जान पाउँथे त्यस्तो एउटा रेस्टुरेन्ट बनेको थियो त्यो रेस्टुरेन्टको नाम थियो तिमी र हामी र त्यो तिमी र हामी रेस्टुरेन्ट पछि चल्न छोड्यो यसको कारण के थियो भने जो पनि जान्थे ती उधारो खान्थे र साउजी उत्तम नेपाली उधारोले गर्दा पछि टाटपल्टे रेस्टुरेन्ट बन्द भयो र तिमी र हामीका पनि सदस्य थिए हाम्रा भैरव नीति दलका संस्थापक भैरव बहादुर थापा यो जानकारीसँगै आज हामीलाई ट्विटरमा हाम्रो ट्विटर युजेवाईएएलओ उज्यालोमा हामीलाई मेन्शन गर्नुभएको छ दिपेन्द्र पाण्डेले धना पौडेलले उमेश सिगदेलजीले अनि देउराली रुन्छको देउरालीका ठिटी हो नकल पार्नु पर्दैन भन्ने गीत पनि चयन गर्नुभएको छ सारङ्गीको तारले राम्रो गीत बजाउनु भयो भनेर उहाँले आभार पनि व्यक्त गर्नुभएको छ भने लक्ष्मण घिमिरेजीले पनि नारायण गोपालको कुनै एउटा बजे गीत बजे हुन्थ्यो भनेर चयन गर्नुभएको छ भने अल्पविराम शर्माले कार्यक्रमको प्रतीक्षा भएको जानकारी दिनुभएको छ नेपाली कलाकारहरू रेडियो नेपालमा गीत गाएर चर्चित भएको इतिहास प्रशस्त पाइन्छ तर कुनै कलाकार नाटकमा गीत गाएर चर्चित भएपछि रेडियो नेपालले उसलाई खोज्दै गएको इतिहास अद्भुत किसिमको छ ती गायक हुन् झलकमान गन्धर्व झलकमान गन्धर्वले पोखरामा मञ्चन भएको चेतन कार्कीको नाटक आत्मा बेचेको छैनमा उनका पिता दुर्गा बहादुर मिझारको संकलनको गीत आमैले सोल्लिनी खोइ छोरा भन्लान् गाएका थिए तेइस सालतिर तेइस सालमा यो नाटक मञ्चन भएर लोकप्रिय भएपछि त्यति बेला गीत संगीतका अन्वेषक रामशरण दर्नालले त्यही नाटक मार्फत पोखराको एउटा होटलमा झलकमान गन्धर्वलाई भेट्न पाए र यसपछि चेतन कार्कीकै संयोजनमा रेडियो नेपालमा झलकमान गन्धर्वले आफ्नो पिताको संकलनको गीत रेकर्ड गराए यही गीतले झलकमान गन्धर्वलाई जगजाहेर गर्यो र सर्वपरिचित बनायो त्यो गीत झलकमान गन्धर्वको स्वरमा नाटक आत्मा बेचेको छैनबाट साभार गरिएको छ दसी धारा पुनरोए आमा दसी धारा पुनरोए आमा बा पठमलाई तस्बिरै खिचेर कस्तो लेखिनी भाबीले करिमा लिला ठैमा लौ हजुर सोध्ला खोइ छोरा भन्छन् बाबाले सोध्ला खोइ छोरा भन्छन् र नजितैछन् भन्दिए र नजितैछन् भन्दिए काना जितैछन् भन्दिए आमाले सोध्लिन् खोइ छोरा भन्लिन् आमाले सोध्लिन् खोइ छोरा भन्लिन् रजा है खुल्यो भन्दिए रजा है खुल्यो भन्दिए दाजैली सोधलाली खोइ भाइ भन्लन् दाजैली सोधलाली खोइ भाइ भन्लन् अंशै बढ्यो भन्दिए अंशै बढ्यो भन्दिए भाउजूले सोधले ती खोइटे ओर भनिन् भाउजूले सोधले ती खोइटे ओर भनिन् खसी काट भन्दिए खसी काट भन्दिए भाइली सोधलाले खोइदा जै भन्लान् भाइली सोधलाले खोइदा जै भन्लान् घेरामा परे भन्दिए घेरामा परे भन्दिए दिदीले सोधलिन् खोइ भाइ भन्लिन् दिदीले सोधलिन् खोइ भाइ भन्लिन् माइती घटे भन्दिए माइती घटे भन्दिए बहिनीले सोधलिन् खोइ दाजै भन्लिन् बहिनीले सोधलिन् खोइ दाजै भन्लिन् सोली घट्यो भन्दिए सोली घट्यो भन्दिए छोराली सोध्लान् खोइ बाबा भन्लन् छोराली सोध्लान् खोइ बाबा भन्लन् टोपी झिका भन्दिए टोपी झिका भन्दिए छोरीली सोध्ने खोइ बाबा भन्निन् छोरीले सोल्ली खोइ बाबा भन्ने सुनचुराको दान दिए सुनचुराको दान दिए त्रियाली सोल्ली खोइ स्वामी भन्ने त्रियाली सोल्ली खोइ स्वामी भन्ने बाटो फुक्यो भन्दिए बाटो फुक्यो भन् साथीले सोध्लान् नि खोइला उरे भन्लन् साथीले सोध्लान् नि खोइला उरे भन्लन् माया मार भन्दिए माया मार भन्दिए बटौलीको बजारैमा चार पैसाको कुला छैन सारा पैसा कुला छैन सिरकु कुस्वामी स्वर के हुँदा घर बस्नेलाई थाहा छैन घर बस्नेलाई थाहा छैन सिसै काट्यो गोलीले रनामा परि मरि छन् लागु रे लौ हजुर बाबा रुन्छ पश्चिम नेपालको गण्डकी अञ्चलको पोखराञ्चलबाट आएका कलाकारहरूमा झलकमान गन्धर्व लोकगीतका लागि एक ख्यातनामा कलाकार थिए भने बुद्धि परियार पनि त्यस्तै प्रसिद्ध हस्ती थिए जसले रेशम फिरिरी जस्तो गीतलाई नेपाल प्रसिद्ध मात्र होइन नेपाल आउने हरेक विदेशीले गाउन योग्य बनायो भने खिमबहादुर गन्धर्व जो पोखराञ्चलकै एक हस्ती हुनुहुन्छ र अझै पनि स्वस्थ र समृद्ध हुनुहुन्छ नेपालमा सारङ्गीमा शास्त्रीयता गर्ने वा शास्त्रीय सारङ्गी बजाउन सक्ने कुशल कलाकारमा खिमबहादुर गन्धर्व मात्र हुनुहुन्छ गत महिना उहाँसँग कुरा गर्दा उहाँलाई एउटा सम्मानको लागि आग्रह गर्दा उहाँले भन्नुभयो मलाई यो सम्मान पुरस्कारले केही हुनेवाला छैन मलाई चाहिएको छैन भन्ने खालको उहाँले भाव व्यक्त गर्नुभयो भने बुद्धि परिवारका छोरा जो अहिले धर्मेन्द्र सेवन गायनमा सक्रिय छन् भने झलकमान गन्धर्वका छोराहरू पनि संगीत जगतमै सक्रिय छन् झलकमान गन्धर्वको बाँकी जीवन काठमाडौँको किर्तिपुरस्थित मत्स्य गाउँमा नै बित्यो र उनले नेपाली चलचित्र तृष्णामा कालैको कालो पैया नारायण घुम्छ पनि गीतका कारण लोकप्रियता पाएका थिए भने चलचित्र मनको बाँधमा स्वर सम्राट नारायण गोपालले गाएको कस्तुरी है बास आउँछ भन्छन् सुन माया त्यो किन आएन यो दिनैमा गीत संकलन गरेका थिए तर प्राविधिक कारणले उनको नाम त्यहाँ मेटिएको हुनाले हामीले त्यसको निम्ति धेरै पटक झगडा लडाई वा आन्दोलन गर्नु परेको थियो जसका निम्ति त्यस गीतका बारेमा नाथिकाजी प्रदीप रिमालसँग पनि केही विमतिहरू भएका थिए तलकमान गन्धर्वलाई यो नाटक आत्मा बिचेको छैन गीतका कारण हामीले सम्झ्यौं नाटक गर्ने क्रममा दार्जीलिङबाट मनबहादुर मुखियासँगै अन्य कलाकारहरूमा पी अर्जुन किरण ठकुरी वा बसन्त छेत्रीहरू सक्रिय थिए दार्जीलिङको नाटकको इतिहासमा भैया सिंह गजमेरदेखि लिएर मनबहादुर मुखियासम्म आउँदा नाटकको धेरै उतार चढ़ावहरू भए तर एमएम गुरूङ विक्रममणि गुरूङ र धनवीर मुखियाका नाटकहरूको एउटा शैली थियो भने मनबहादुर मुखियाका नाटकहरूमा सांगीतिक प्रदान हुने हुनाले गीतको कारणले नाटक अर्कै रोचक हुन्थ्यो मनबहादुर मुखियाकै नाटकबाट आएका अभिनेता किरण ठकुरी जो पछि चलचित्रका नायक पनि भए उनले पनि गोर्खाल्याण्डको आन्दोलनमाथि अमर आत्मा नामक नाटक गरेका थिए गोर्खाल्याण्डका धेरै नेपाली योद्धाहरूलाई बंगाली सरकारले दमन गरेर हत्या गरेपछि त्यसमाथि गरिएको नाटक छयालिस सालको हारारीमा काठमाडौँमा मञ्चन भएको थियो अमर आत्मा नामबाट तर अमर आत्मा भन्दा पनि बीस वर्ष अगाडि किरण ठकुरी स्वयंको निर्देशनमा काठमाण्डुमा एउटा नाटक मञ्चन भएको थियो कालो गुलाफ कालो गुलाफ नाटकको लोकप्रियता यसकारण पनि थियो कि कालो गुलाफ नाटकमा त्यति बेलाका चर्चित गायिका तीस दशककी चर्चित गायिका दावा ग्याल्मोले किरण ठकुरीकै शब्दमा वसन्त छेत्रीको संगीतमा त्यस नाटकका निम्ति एक शीर्षक गीत गाएकी थिइन् त्यो गीत अझै पनि नाटकको कारणले रेडियोको कारणले लोकप्रिय मानिन्छ किरण ठकुरीद्वारा निर्देशित नाटक कालो गुलाबको यो गीत र यस गीतका कारण चर्चित तीस दशकी गायिका दावा ग्याल्मोको सम्झना आजको कार्यक्रममा उत्तम नेपालीको रेस्टुरा तिमी र हामीको बारेमा चर्चा गरेका थियौं त्यो चर्चाको रोचक जवाब दिनुभएको छ गायिका रश्मि अमातीले अहिले तिमी र हामी भने रेस्टुरा खोल्दाखेरि कति चल्थ्यो होला सर भनेर उहाँले लेख्नु भएको छ भने डाक्टर सचिव कुमार पहाड़ीको गीत बजाएकोमा उहाँको परिवारको तर्फबाट हामीलाई कृतज्ञता आएको छ र उहाँ यो एक्लै हुँदा पनि यो गीत गाउनुहुन्थ्यो वा गाउने गर्नुहुन्थ्यो भन्ने जानकारी प्राप्त भएको छ हाम्रो ट्विटर युजेवाईएएलओ उज्यालोमा हामीलाई मेन्शन गर्नुभएको छ उमेश सिगदेलजीले सानैदेखि सुनेको लाउरेको गाथा आँसु टिल्पिलायो आँखामा बाबुले सोधलान्नी भन्ने गीतमा देउरालीका ठिटियो भन्ने गीत बजाउनुहुन्छ भन्ने सोचेको थिएँ सारङ्गीको तारले मेरो झन मनपर्ने गीत बजाउनुभयो धना पौडेल लेख्नुहुन्छ केटाकेटीमा सुनेको पुरानो घरको पिँढीमा बसेर आमा मकैका घोगाहरू दिनुहुन्थ्यो स्मृतिमा अझै छ भनेर डम्बर भाइ लेख्नुहुन्छ झलकमान गन्धर्वको बाबाले सोध्ला अति मार्मिक गीत म त सुन्दा सुन्दै एगोरो टोलाइरहेछु संघर्ष छेत्री लेख्नुहुन्छ सधैँ बिस्तारामा पल्टिएर सुन्थे अहिले गाड़ीमा सुन्दैछु सारङ्गीको लोकबाजा मिश्रित गीत सुन्दा मजा लाग्यो अनिल बस्याल लेख्नुहुन्छ आज त हाम्रोतिर उज्यालो कम सुनिन्छ यी सबै जानकारीसँगै हामीलाई हाम्रो फेसबुकमा हामीलाई धेरै मित्रहरूले उल्लेख गर्नुभएको छ राजेश्वर उदयजी आज फेसबुकमा हुनुहुन्न तर उहाँको मिस कल प्राप्त भएको छ उहाँका के जानकारी अवश्य पनि होलान् हामी सम्पर्कमा रहनेछौं र त्यसै गरिकन हामीलाई दिनेश राउत लेख्नु भएको छ आजको अजर अमर गीतहरू एक सय एकौं श्रृंखला निकै रोचक हुँदैछ भन्ने पूर्ण आशावादी छु आजको दुई सय अठाइस दिनपछि अर्थात दुई हजार बहत्तर साल मंगिर बीस गते आइतबार दुई सयौं श्रृंखला विशेषको साह्रै व्यग्रताको साथमा प्रतीक्षामा रहनेछु जय गीत संगीत अजर अमर गीतहरू धन्यवाद दिनेश रावतजी उहाँ अरबबाट हुनुहुन्छ उहाँ मरूभूमिमा बसेर म गीत सुनिरहेको छु लेख्नु भएको छ हाम्रो दुई सयौं अंक नारायण गोपालप्रति समर्पित हुनेछ यो वर्ष नारायण गोपालको पच्चीसौं पुण्यतिथि र उहाँ बितेको पच्चीसौं वर्षको सम्झनामा नेपालका चर्चित फोटोग्राफरहरूले नारायण गोपालको फोटोहरू काठमाण्डु सर्वत्र प्रदर्शन गर्ने कार्यक्रम रहेको छ यसका लागि हामी आफै पनि तयारी गर्दैछौ गायक शैलेश सिंह शुभारम्भ द म्युजिकल जर्नी यसमा एकदम सक्रिय भएर लागिरहेको छ यही वर्ष गत वर्ष दुई हजार एकहत्तरबाट स्वर सम्राट नारायण गोपाल पुरस्कार एकजनालाई होइन तीनजना श्रोतालाई दिने परम्परा शुरू भएको छ गत वर्ष संगीतकार दिव्य खालिङ संगीतकार गोपाल योन्जन र गायिका दिलमाया खातीलाई दिइएको थियो भने यसपालि पच्चीसौं पुण्यतिथि झन नारायण गोपालको जीवनको एउटा महत्वपूर्ण सांगीतिक घटना हुनेछ त्यति बेला गीत गंगाका बारेमा पनि हामी कुराकानी गर्नेछौ यो सबै जानकारीसँगै अब हामी नारायण गोपालकै कुरामा आइपुगेका छौं स्वर सम्राट नारायण गोपाल दार्जीलिङमा बिहे गरेर दार्जीलिङबाट सिधा घर नगाइकन पोखरा गएपछि पोखरा हुँदाहुँदै उनलाई उनका मित्र नगेन्द्र थापाले उनको लागि काठमाडौँमा जागिर खोजिदिन थाले कहीं जागिर नपाएपछि नारायण गोपाल आफ्नो पत्नी सहित आफ्ना पितालाई पत्र लेखेर माफ माग्दै काठमाडौँ आए नारायण गोपालका मित्र मानिक रत्नले रोडको पारस होटलमा एउटा मिटिङ फिक्स गरे त्यो मिटिङमा नारायण गोपालको जागिरको निम्ति त्यति बेलाका सक्रिय एक रंगकर्मी जनार्दन समा मार्फत नारायण गोपालले राष्ट्रिय नाचघरमा तबला वादकका रूपमा प्रवेश गरे नारायण गोपाल राष्ट्रिय नाचघरमा प्रवेश गरे लगत्तै उनका मित्र मानिक रत्नसँग मिलेर उनले त्यहाँका केही नाटकहरूमा संगीत गरे त्यति बेला राष्ट्रिय नाचघरले अम्बर गुरूङको संगीतमा कोकिल गुरूङको निर्देशकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाटक मुनामदन मञ्चन गर्दै थियो सो नाटक पोखरामा मञ्चन गर्न गएको बेला पोखरामा नचलेपछि कलाकारहरू नै बन्दकी पर्ने अवस्था आएपछि त्यो नाटकको मञ्चन रोकियो र त्यही नाटकमा पुनः चन्द्रराज शर्माले संगीत गरेर राष्ट्रिय नाचघरको मञ्चमा मञ्चन गर्यो त्यो नाटक पनि सामान्य नै भयो त्यसपछि त्यही गीती नाटक नारायण गोपालको संगीतमा मञ्चन भयो र त्यो नाटक लोकप्रिय भयो त्यसपछि नारायण गोपाल राष्ट्रिय नाचघरका कायम मुकायम महाप्रबन्धक भएपछि धेरै नाटकहरू मञ्चन भए त्यहाँ जसमध्ये क्रसमा टाङ्गिएको जिन्दगी मनबहादुर मुखियाको लेखन हरिप्रसाद रिमालको निर्देशनमा मञ्चन भएको नाटकले त्यति बेला त्यहाँको रातो कार किनिएको थियो त्यहाँको महाप्रबन्धक चढ्ने कार पनि नाटक देखाएको पैसाले नै किनेको थियो त्यति बेला सरकारसँग माग्ने वा गुहार्ने चलन कम थियो र नारायण गोपाल त्यसका एक जिम्मेदार पात्र थिए उनकै सक्रियतामा भएको नाटकको मञ्चनबाट जुन नाटक कृष्ण टाँगेको जिन्दगीमा कर्मयोञ्जनले संगीत गरेका थिए र तारादेवी लगायत थुप्रै कलाकारले गाएका थिए र त्यसमा हरिप्रसाद रिमालको निर्देशन महेश थापा सुषमा शाही गौतम तुलादर लोकमणि सापकोटा अशोक चालिसे देवा पाण्डेले अभिनय गरेका थिए र त्यो नाटक महिनौ महिनौ प्रदर्शन भएको थियो त्यस नाटकपछि फेरि नारायण गोपाल नै महाप्रबन्धक भएको बेला महेश थापाको लेखन र निर्देशनमा कुइरो भित्र अल्मलिदा नाटक प्रदर्शन भयो त्यस नाटकका निम्ति संगीतकार दिव्य खालिङले संगीत गरे शब्द लेखे र महाप्रबन्धक नारायण गोपालले गाए त्यो गीत यहाँ प्रस्तुत छ न छोड मेरा साथी भाइ बनम मलाई कागर गिद्धहरूको पापी शिकार बनाए घरका मेरी ती बुढी आमा ती बुढी छु चन्द्रमा जस्ती तिमेरी मुना ठहरै पर्ने हे मेरा साथी हे मेरा भाइ म अझै मर्दिना छाती बोल्यो यो आँसु पुछना अझै छ सासा अझै छ आशा यो दर्द बुझना आशिष देलिङ ती बुढी आमा रहे बचा सबैको धर्म हो के गर्छौ भाइ टाढाको घर बाटाको जङ्गला यो है जहाँ हामीले कुरेर बसे हुँदैन मङ्गला औषधि मुलो साथमा छैन यो बनमा ईश्वर सम्झे ईश्वरै सम्झे रहे है मनमा घर र बार सबैले छाडे जानु त पर्दछ अन्त्यको बेला ईश्वरै सम्झे संसारै तर्दछ नारायण गोपालको आफ्नै संगीतमा नारायण गोपाल गणेश रसिकको स्वर महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनबाट यो गीतसँगै आजको कार्यक्रममा हामीले अन्य नाटकका गीतहरू बजाउन भ्याएनौं हाम्रो संग्रहमा कुहिरोभित्र अल्मलिँदा व्यर्थै बाँचिएकाहरू आघात जस्ता नाटकका गीतहरू थिए त्यसै गरिकन क्रसमा टाँगेको जिन्दगी सबै गीतलाई थन्को लगाएर अब अर्को एउटा चर्चित नाटकबाट हुतराज शर्माको संगीत रत्न शमशेर थापाको शब्द योगेश वैद्यको स्वरमा एउटा नाटकको चर्चित गीतसँगै आजको कार्यक्रमबाट विदा हुन्छौ सन्दीप र भोलि भेट हुने नै छ सभा नौ बजे चा गरी अपराध ठुलो नारीको कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज